शुभ प्रभात बिहान छ बजेको साझा खबरमा सविता विश्वकर्मासँगै प्रत्येक तामाङको तपाईँलाई हार्दिक स्वागत छ देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको साझा खबर डब्लूडब्लूडब्लू पनि सुन्न सकिन्छ आज दुई हजार सत्तरी साल वैशाख सात गते शनिबार अप्रेल बीस तारिक सन् दुई हजार तेह्र नेपाल सम्बत एघार सय तेत्तिस चौलाथवा चैत शुक्ल पक्षको दशमी तिथि साझा खबरको सुरुमा मुख्य मुख्य खबरहरू आफू प्रधानमन्त्री हुँदा राष्ट्रपतिले चार पटक कु गर्ने प्रयास गरेको पूर्व प्रधानमन्त्री भट्टराईको आरोप सरकारको सचेतनाले विफल पारेको दावी चुनाव नहुँदै सरकार र निर्वाचन आयोग बीच विवाद दिल्लीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन नेपाली सेनामा भाषा विवाद परराष्ट्रमा साढे सतासी करोड़ अनियमितता नेपालमा दैनिक नौ करोड़को गाडी बिक्री विदेशी सम्बन्धनका कले, मेडिकल कलेज सञ्चालनमा कडाई गर्न निर्देशन पाकिस्तानका सैन्य प्रशासक परवेज मुशरफ आफ्नै निवासबाट पक्राउ अमेरिकाको बसपन विस्फोटमा संलग्न एकजना मारिएको अमेरिकाको दावी कोरियाली प्रायद्वीपमा संकट गहिरिँदो र भारतमा भएको अभ्यास खेलमा नेपालद्वारा जयपुर क्रिकेट एकाडेमी पराजित आसाममा जारी बुद्धिचाल प्रतियोगितामा छ नेपाली अग्रस्थानमा सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन आफू प्रधानमन्त्री हुँदा राष्ट्रपतिले पटक पटक को गर्ने प्रयास गरेको प्रधान पूर्व प्रधानमन्त्रीले दावी गरेको खबर र दिल्लीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको खबर अनि निर्वाचन आयोग र सरकार बीचको द्वन्दलाई आजका पत्र पत्रकारहरूले प्राथमिकताका साथ प्रकाशित गरेका छन् माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएको बेला राष्ट्रपति डाक्टर रामवरण यादवले चार पटकसम्म कुको प्रयास गरेको दावी गर्नु भएको छ सरकारको सचेतनाका कारण राष्ट्रपतिका सबै प्रयास असफल भएको पनि उहाँले बताउनु भएको छ राष्ट्रपतिले चार पटकसम्म सत्ता आफ्नो हातमा लिने प्रयास गर्नुभएको भएको थियो बालवाटारबाट फर्केको एक महिनापछि हिजो पत्रकारहरूसँग भट्टराईले भन्नुभएको छ नसकेपछि मात्र उहाँले पछाडि हट्नु भएको हो संविधान सभाबाटै संविधान बनाउन चाहने र बन्न नदिने बीचको टकरावमा राष्ट्रपतिले दोस्रो शक्तिलाई सहयोग गरेको पनि उहाँले आरोप लगाउनु भएको छ संविधान सभा विघटन भए लगत्तै राष्ट्रपतिले सत्ता हातमा लिने प्रयास गरेको भट्टराईको आरोप छ पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईका अनुसार राष्ट्रपतिले संविधान सभा विघटन भएकै दिन चौध जेठमा सत्ता आफ्नो हातमा लिने पहिलो प्रयास गर्नुभएको गरेको थियो त्यस दिन सरकारले चुनावको मिति घोषणा नगरेको भए शाही कालमा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई हटाए जस्तै राष्ट्रपतिले यादवले आफूलाई आफ्नो नेतृत्वको सरकारलाई हटाउने तयारी गरेको उहाँले आरोप लगाउनु भएको छ यसैगरी चुनावको एक दिन अघि अर्थात साउन पहिरो सातासम्म कानून नबनेपछि राष्ट्रपति सरकारलाई अपदस्थ गर्ने प्रयासमा रहनु भएको उहाँले आरोप लगाउनु भएको छ तर सरकारले चुनावी अध्यादेश पठाएर राष्ट्रपतिलाई पछि हट्न बाध्य बनाएको उहाँको दावी छ तेस्रो पटक राष्ट्रपतिले दशैं र तिहारको बीचमा कार्तिक एक दुई गतितिर सरकारलाई अपदस्थ गर्न खोजेको भट्टराले दावी गर्नुभएको छ त्यसका लागि उहाँले प्रधान सेनापति गौरव शमशेर जबराजसँग पनि परामर्श गरेको भट्टराईको दावी छ उहाँका अनुसार अवैधानिक कदमलाई साथ नदिने भनेर सेनाले स्पष्ट पारेपछि राष्ट्रपतिको तेस्रो प्रयास पनि असफल भएको थियो त्यस चौथो पटक तीन पटकको प्रयास असफल भएपछि राष्ट्रपतिले एक साताभित्र सहमतीय सरकार बनाउन भन्दै सरकारका मुख्य सचिवलाई आठ मंगिरमा पत्र लेख्नुभयो तर इतिहासमा पहिलो पटक राष्ट्राध्यक्षको पत्र अवैध हो भन्दै मन्त्री परिषदले ठाडो जवाब पठाएपछि राष्ट्रपति पछि हटेको भट्टराईको ठहर छ यसरी आफू प्रधानमन्त्री हुँदा चार पटकसम्म राष्ट्रपतिले अपकु गर्न प्रयास गरेको भट्टराईले आरोप लगाउनु भएको खबरलाई आजका सबै पत्रिकाले महत्वपूर्ण स्थान दिँदै प्रकाशित गरेको छ सरकारले संविधान सभाको निर्वाचन घोषणा नगर्दै सरकार र निर्वाचन आयोग बीच टसल शुरू भएको छ सरकार निर्वाचन तिथि घोषणा पनि नगर्ने र निर्वाचनसँग जोडिएको संविधान सभा सदस्य सम्बन्धी अध्यादेश पनि पारित नगर्ने भन्दै निर्वाचन आयोगले आपत्ति जनाएपछि चुनाव गराउने दुई निकाय बीच टसल छताछुल्ल बनेको हो संविधान सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशमा गरेको नयाँ व्यवस्थालाई सरकारले आफू खुसी संशोधन गर्न खोजेपछि आयोग सरकारसँग निकै असन्तुष्ट बनेको छ आयोगले लोकतान्त्रिक मुलुकको अभ्यासका आधारमा अघिल्लो संविधान सभा सभाभन्दा फरक विधेयक प्रस्ताव गरेको छ सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले संविधान सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशलाई कसरी पठाउने भन्ने बारे निर्वाचन आयोगसँग एकपटक छलफल गर्ने बताउनुभयो आयोग भने सरकार निर्वाचनको विषयमा गम्भीर बन्न नसकेको बताइरहेको छ नयाँ प्रावधानलाई सरकारले परिवर्तन गर्न खोजेको हो वा होइन त्यसबारे पनि सरकारले स्पष्ट जवाब दिन नसकेको आयोगले भनेको छ चुनाव घोषणा नहुँदै टसल शुरू भयो आजको राजधानी दैनिकमा ईश्वरी सुवेदीले खबर लेख्नु भएको छ अब नेपाली युवतीमाथि भएको सामूहिक बलात्कारको प्रसङ्ग उनी मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएकी थिइन् जंगलबाट अबेला फर्केपछि साँझ कपालमा लगाउने भिटामिन किन्न भनेर घरबाट निस्किन् ढिलासम्म पनि एक्काइस वर्षकी छोरी नफर्केपछि राति आमा र भाइले गाउँका आफन्तहरूकामा खोजी गरे नभेटेपछि साथी कहाँ गएको अड्कल काटे तर उनी बलात्कार युवाहरूको जंगलमा फँसेकी थिइन् घरबाट पाँच मिनट पर पुगेकी नवलपरासीकी युवतीलाई बाटोबाटै रूपन्दे केरबानेका युवाले नियन्त्रणमा लिँदै लतारेर लगेका थिए र केरबानेमा उनीमाथि रातभर सामूहिक बलात्कार भए आजको कान्तिपुर दैनिकमा अमृता अनुमलले खबर लेख्नु भएको छ यसैबीच नेपाली बीस वर्षका युवतीमाथि सामूहिक यौन दुर्व्यवहार भएको पीड़ितले सामूहिक बलात्कार भएको घटना सार्वजनिक भइरहेको बेला दिल्लीमा अर्की एक उन्नाइस वर्षकी नेपाली युवतीमाथि लामो समयदेखि नियमित बलात्कारको शिकार हुँदै आएको खुलासा भएको छ नयाँ दिल्ली नजिकै पर्ने नोएडा स्थित एक घरमा काम गर्ने उदयपुरकी ती युवतीलाई घर मालिक मालिकका छोराले नियमित बलात्कार गर्दै आए पनि गर्भपतन गराउने क्रममा उनी अस्पताल भर्ना हुन बाध्य भएपछि उनीमाथि हुँदै आएको जबरजस्ती गरिने बारे खोल्ने खोल्न आएको हो सफरजङ अस्पतालमा दस दिन यता उपचार गराइरहेकी उनी मानसिक रूपमा समेत विक्षिप्त हुन पुगेकी छन् भारतीय घर मालिकको छोराले लगातार बलात्कार गरेको रहेछ ऊबाट रहन गएको गर्व घर मालिकले बल जफ्ती औषधि दिएर तुहाइदिएपछि बहिनीको अवस्था यस्तो भयो नोएडामै काम गर्ने पीडितका दाजुले भनेका छन् भन्दै आजको कान्तिपुर दैनिकका लागि नयाँ दिल्लीबाट महेश आचार्यले खबर लेख्नु भएको छ नेपाली सेनामा राष्ट्रभाषा नेपाली अध्ययन गरेका अधिकृतलाई अवसर दिने कि दिने भन्ने विवाद शुरू भएको छ उच्चतम पद हासिल गर्न अनिवार्य रूपमा गर्नुपर्ने नेशनल डिफेन्स कलेज अर्थात एनडीसी वा बार कलेज कोर्स छनौटका सन्दर्भमा मतान्तर देखिएको हो विदेशमा कम्तीमा एक वर्ष लगाएर पूरा गर्नुपर्ने यो कोर्सका लागि अहिले अमेरिकाको दुईवटा र पाकिस्तानले एउटा कोटा दिएका छन् ती देशले मनोनयन तत्काल गर्न ताकेता पनि गर्दै आएका छन् यसअघि स्टाफ कलेजको प्रवेश परीक्षा अंग्रेजी भाषामा उत्तीर्ण अधिकृतका मात्र ती कोर्सका लागि मनोनयन हुँदै आएका थिए स्टाफ कलेज उत्तीर्ण गरेका सैनिक अधिकृतहरूका सन्दर्भमा यस्तो विवाद देखिएको हो भाषा सम्बन्धी विभेद हटेमा अंग्रेजी भाषामा परीक्षा उत्तीर्ण गरी बढुवा भएका मध्ये एनडिसी कोर्सको पालो आएका सहायक रथी भन्दा नेपाली भाषामा परीक्षा दिएर बढुवा पाएका सहायक रथीहरू वरिष्ठता क्रममा अगाडि भएको उनीहरूले नै भएकाले उनीहरूले नै पहिलो अवसर पाउने गरेका छन् सेनामा नेपाली भाषामा विवाद देखियो अन्नपूर्ण पोस्ट दैनिकमा चुडामणि भट्टराईले खबर लेख्नु भएको छ परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा कानून मिचेर करिब सतासी करोड चौन लाख रुपियाँ खर्च गरेको छ महालेखा परीक्षकको कार्यालयले उक्त खर्च कानून सम्मत नदेखिएको जनाएको छ परराष्ट्र मन्त्रालयले स्वास्थ्य तथा बिमा बापत करिब दस करोड उनासी लाख रुपियाँ र पारिवारिक भत्ता बापत सात करोड उन्नाइस लाख रुपियाँ कानून सम्मत नहुने गरी खर्च गरेका हुन् त्यस्तै परराष्ट्रले विदेश स्थित नियोग तथा दूतावासबाट उठाएको बैसठी करोड़ सन्ताउन्न लाख रुपियाँ सञ्चित कोषमा दाखिल नगरेको तथा आयकर बापत एक करोड़ उनासी लाख रुपियाँ नबुझाएको महालेखा परीक्षकको पचासौं वार्षिक प्रतिवेदनमा उल्लेख छ महालेखा को दावी छ स्वास्थ्य बिमा बापत करिब एघार करोड़ पारिवारिक भत्ता बापत सात करोड़ कानून सम्बन्ध नहुने गरी खर्च परिवार साथमा साथमा नलगे पनि पारिवारिक भत्ता बापत सवा दुई करोड़ र शैक्षिक भत्ता बापत सात करोड़ लिएको दावी आयकर बापत करिब दुई करोड़ र स्वीकृति बेगर करिब तीन करोड़ रुपियाँ खर्च दूतावास र नियोगबाट उठाएको साढे बैसठी करोड़ रुपियाँ सञ्चित कोषमा दाखिला नगरेको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ परराष्ट्रमा साढे सतासी करोड़ अनियमितता आजको कान्तिपुर दैनिकमा लोकमणि राईले खबर लेख्नु भएको छ न्यून आय र ग्रामीण परिवेशका बावजुद पनि मुलुकमा दैनिक नौ करोड़को निजी सवारी साधन कार जीप भ्यान मोटरसाइकल र स्कूटर बिक्री हुने गरेको छ अव्यवस्थित सार्वजनिक यातायात र बढ्दो जागिरे जीवनशैलीले सवारी साधन प्रयोग गर्नेको संख्या बढ्दै गएको व्यवसायीहरूको भनाइ छ अहिले हरेक मानिसका लागि निजी सवारी सोख नभएर आवश्यकता बनिसकेको छ जसले गर्दा बिस्तारै निजी सवारी प्रयोग गर्नेको संख्या बढ्दै गएको हो नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका प्रवक्ता गोपी नेउपानेले बताउनुभयो यातायात अवस्था विभागको तथ्याङ्क अनुसार दैनिक पन्ध्रदेखि तेइसवटा कार जीप र भ्यान बिक्री हुने गरेको छ व्यवसायका अनुसार दैनिक पन्ध्रदेखि तेइसवटा कार बिक्री हुँदा दुई करोड पचास लाखदेखि चार करोड रुपियाँसम्म कारोबार हुन्छ Bharat Malaysia France Italy Germany दक्षिण कोरिया अमेरिका युरोप चीन लगायत मुलुकबाट गाडी आयात भइरहेको छ नेपालमा डेढ दर्जन ब्रान्डका चालिस भन्दा बढी मोडेलका गाडी उपलब्ध भइसकेका छन् आजको नयाँ पत्रिका दैनिकमा खबर छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिई मुलुकभित्र मेडिकल कलेज सञ्चालन गर्नेमाथि कडाई गर्न सरकारलाई निर्देशन दिएको छ विदेशी विद्यार्थीलाई एमबीबीएस पीजी लगायतका तहमा अध्ययनका लागि भर्ना गर्दा अनिवार्य प्रवेश परीक्षा लिन समेत निर्देशन दिएको छ नेपाल मेडिकल काउन्सिलद्वारा मेडिकल कलेजलाई शिक्षण अनुमति प्रदान गरी सीट संख्या बढाउँदा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले यस्तो निर्देशन दिएको हो विदेशी भन्दैमा जाँच नलिई मेडिकल कलेज जस्तो संस्थामा भर्ना लिन हुँदैन उनीहरूमाथि उनीहरू पनि क्वालिफाइड हुनुपर्छ अख्तियारका प्रवक्ता कृष्ण कृष्णबहादुर ढुङ्गानाले भन्नुभएको छ जाँच बिना भर्ना गर्दा मेडिकल शिक्षामा गुणस्तरको प्रश्न उठ्न सक्छ अर्कातिर विदेशी विश्वविद्यालयबाट ठाडै सम्बन्धन लिँदा स्वीकृति बेगर स्वीकृति बढेर विकृति बढेर स्तर खस्केला भन्ने डर छ नियन्त्रणका लागि परिपत्र भएको हो ढुङ्गानाले मेडिकल कलेजहरू मापदण्ड अनुरूप नचलेको भेटिएपछि शिक्षा मन्त्रालय स्वास्थ्य मन्त्रालय लगायत सम्बद्ध क्षेत्रका अधिकारीहरूलाई अख्तियारमै डाकेर निर्देशन दिएको पनि जानकारी दिनुभएको छ विदेशी सम्बन्धनका मेडिकल कलेज सञ्चालनमा कडाई गर्न निर्देशन आजको अन्नपूर्ण फोर्स दैनिकमा खबर प्रकाशित छ ऐनले साठी वर्ष पूरा भएपछि ज्येष्ठ नागरिक मान्छ दुई सालमा बनेको ज्येष्ठ नागरिक ऐनले उनीहरूलाई राज्यले स्वास्थ्य लगायत विशेष सेवा सुविधा दिनुपर्ने भनेको छ तर उनीहरूले भत्ता पाउन सत्तरी वर्ष कुर्नुपर्छ वीर अस्पतालले सोमबारदेखि शुरू गरेको ज्येष्ठ नागरिकका लागि निशुल्क उपचार पाउन झन पचहत्तर वर्ष पुग्नुपर्ने बाध्यता छ उमेर विवादका कारण उनीहरूमाथि सरकारले उपलब्ध गराउने सेवा सुविधामा विभेद भएको छ ऐनमा ज्येष्ठ नागरिक हुन बनाएको मापदण्ड भत्ता र स्वास्थ्य उपचार सुविधाका लागि फरक फरक उमेर उल्लेख गरेकाले उनीहरू विभेदमा परेका हुन् विभेदका कारण वीर अस्पतालले उपलब्ध उपलब्ध गराएको ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा सबैले पाउन सकेका छैनन् वीर अस्पतालले पचहत्तर वर्ष उमेर पुगेकालाई मात्र निशुल्क उपचार सेवा दिएपछि साठी वर्ष माथिका ज्येष्ठ नागरिकले विरोध गरेका छन् ज्येष्ठ नागरिक उपचारमा पनि विभेद भयो कल्पना घिमिरेले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पूरा भएको भनिएको शान्ति प्रक्रियाप्रति कानून व्यवसायहरूको अझै असन्तुष्टि संविधान निर्माणको प्रक्रिया नै समाप्त नभइकन चाहिँ शान्ति प्रक्रिया समाप्त भयो भनेर भन्न मिल्ने अवस्थै हुँदैन भोलि पनि चाहिँ उहाँहरू शिकार बन्ने एउटा अवस्था रहन सक्छ त्यस कारणले गर्दाखेरि त्यतातिर चाहिँ नलाग्नु राम्रो भन्ने लाग्छ मलाई र यार्सा गुम्बा संकलन हुने दार्चुलाका सबै लेखमा प्रवेश शुल्क निर्धारण प्रमुख श्रम गन्तव्य मुलुकमा सरकारद्वारा अनुशासन शिक्षा शुरू लगायत खबरहरू बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला खाटो निसाबलाई आतुर हजुर जनता घुमाइयो धेरै धेरै आफन्त प्यारा कम छैन भएको हजुर शोक सुरुता बदल्न नसकिने बितेका दुःख बदल्न नसकिने बितेका दुख पटी सोधे निम्त्याउँछ व्यवधान लोकतन्त्र ल्याएको हो शान्तिका लागि लोकतन्त्र ल्याएको हो शान्तिका लागि सङ्क्रमण काल सताउ तुरुन्त न्यायोचित विधिले हो पुनर्मेल गर्ने चाहियो काम गर्ने संयन्त्र न्यायोचित विधिले हो पुनर्मेल गर्ने यो काम गर्ने संक्रमणकालीन न्यायको गन्तव्य न्यायमुखी पुनर्मिलन र प्रतिशोधको अन्त्य सर्च फर कमन ग्राउन्ड र सामुदायिक सूचना नेटवर्क सिआइएन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन तपाईँ अहिले सिआइएनको साझा खबर सुन्दै हुनुहुन्छ नलपरासीको दाउन्नेमा घरटहरा भत्किँदा व्यवसायीहरू विचलीमा परेका छन् अनि इराक र अफगानिस्तानमा नेपालीलाई रोजगारीका लागि थप तयारी भएको छ यस्तै थप खबरसहित लील प्रकाश चन्द जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध हात हतियार संकलन अभियान अन्तर्गत एक सय भन्दा बढी हतियार संकलन गरेको छ गएको फागुन अठार गते सूचना प्रकाशित गरेर सर्वसाधारणसँग भएको अवैध हात हतियार बुझाउन गरेको आग्रह अनुसार विभिन्न इलाका तथा प्रहरी चौकी मार्फत एक थान हतियार जम्मा भएको हो यसअघि चैत मसान्तसम्ममा एक सय एक थान हतियार संकलन भएकोमा पाँच दिनमा थप अठार थान हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमले जानकारी दिनुभएको खबर रेडियो त्रिशु सुलीले पठाएको छ बहुमूल्य यारसा गुम्बा संकलन हुने दार्चुलाका सबै लेखहरूमा प्रवेशको लागि शुल्क निर्धारण गरिएको छ राप्लाका स्थानीयवासीले मात्र संकलन गर्ने दुधीवनमा समेत प्रति व्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ राप्ला गाविसमा भएको दुधीवन समिति बैठकले हुमदुङती गलगस्या स्याङपा र कालगढे वनमा यारसा संकलन गर्ने बाह्य संकलकहरूलाई पाँच सय रुपियाँका दरले सहयोग संकलन गर्ने र यही वैशाख बीस गतेपछि लेख खोल्ने निर्णय गरेको नयाँ नेपाल एफएम दार्चुलाले खबर पठाए उठाएको छ डिभिजन सड़क कार्यालय बुटोलले पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ सड़कको जग्गा अतिक्रमण गरी बनाएका घर टहरा हटाउने अभियान शुरू गरेको छ बनेका संरचना हटाएपछि नवलपरासीको दाउन्नेका व्यवसायीहरू भने विचल्लीमा परेका छन् थप जानकारी सहित रेडियो परासीका केशव पराजुली घर भत्काएपछि दाउन्नेमा होटल पसल लगायतका व्यापार व्यवसाय पनि बन्द भएको छ घर भत्काएपछि बिचल्लीमा परेका व्यवसायहरू कोही मन्दिर वरिपरि र कोही जङ्गलमै बस्न बाध्य भएका छन् अब व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेमा उनीहरू अलमलमा परेका छन् सबै होटलहरू बन्द भएपछि दाउन्नेमा पूजा गर्न जाने भक्तजन र अन्य नागरिकलाई नास्ता पानीका लागि समस्या परेको छ अहिले दाउन्ने बजारको सडक किनार उजाड छ घरमा रहेका सामान यत्र तत्र थालिएका अवस्थामा छन् दाउ काउन्डेमा रहेका घर टहरा भत्काउँदा स्थानीय बासिन्दा सँगसँगै पूजा गर्न जाने भक्तजनहरू पनि अप्ठ्यारोमा परेका छन् घर टहरा भत्काएपछि दाउन्डेमा रहेको दुर्गा देवी मन्दिरमा पूजा गर्न जाने व्यक्तिहरूले बढी मूल्य तिरेर पूजाको सामान किन्नु परेको छ सडक भन्दा केही माथि रहेका पसलहरूले सामानको मूल्य जथाभावी रूपमा बढाएका छन् दुर्गा मन्दिरमा पानी नभएपछि भक्तजनहरू बोतलको पानी किनेर जल चढाउन बाध्य भएका छन् केशव पराजुली सिआइएन रेडियो परासी अब केही प्रवास र रोजगारका खबर सरकारले प्रमुख श्रम गन्तव्यमा कामदारहरूलाई अनुशासन बढाउने शिक्षा दिने प्रक्रिया शुरू गरेको छ श्रम मन्त्रालयले मलेसियाको घटनापछि अभिमुखीकरणमा अनुशासन शिक्षा दिने कार्यक्रमका लागि प्रक्रिया अगाडि बढाएको हो वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले वैदेशिक रोजगारमा जाने कामदारलाई विदेशी भूमिमा झै झगडा नगर्न शिक्षा दिनुपर्ने बताउनुभयो कामदारले आन्दोलन र झगडा गर्ने प्रवृत्ति राम्रो होइन उहाँले भन्नुभयो श्रम सहचारीले पनि अब अनुगमन बढाउनु पर्ने अवस्था छ नेपालका प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया कतार साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्समा कामदारले अराजक क्रियाकलाप बढाउन थालेको गुनासो त्यहाँको रोजगारदाताले गरेपछि सरकारले प्रमुख श्रम गन्तव्यमा अनुशासन शिक्षा शुरू गरेको छ नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ वैदेशिक रोजगारीको गन्तव्यका निम्ति सरकारले इराक र अफगानिस्तानमा सम्भावना खोज्ने तयारी गरेको छ आन्तरिक द्वन्दका कारण प्रतिबन्धित ती देशमा रोजगारीको नयाँ गन्तव्य बढ़ाउन अध्ययन गर्न लागि हो आगामी आर्थिक वर्षभित्र इराक र अफगानिस्तानमा रोजगारी खुलाउने तयारी भएको वैदेशिक रोजगार प्रवर्धन बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले बताउनुभयो ती देशमा रोजगारी खुलाउनका लागि पाकिस्तानका राजदूतको नेतृत्वमा गठित टोलीले तत्काल अध्ययन गर्ने भएको छ आगामी आर्थिक वर्षमा कामदार पठाउने गरी इराक र अफगानिस्तान खुलाउने हाम्रो लक्ष्य छ उहाँले भन्नुभयो यसअघि सरकारले इराक र अफगानिस्तान रोजगार अनुमति दिए पनि ती देशहरूमा भएको आन्तरिक द्वन्द्वका कारण रोजगारीमा जान प्रतिबन्ध लगाइएको थियो तुलसी राम सुवेदीले आजको नेपाल समाचार पत्र दैनिकमा खबर लेख्नु भएको छ अब विदेशका खबर पाकिस्तानका पाकिस्तानको प्रहरीले पूर्व सैन्य शासक प्रवेज मुशरफलाई पक्राउ गरेको छ सन् दुई हजार सातमा न्यायाधीशलाई गैर कानूनी हिरासतमा राखेको अभियोगमा अदालतले पूर्व राष्ट्रपति मुशरफलाई पक्राउ गर्न आदेश दिएको थियो शुरूमा निवास नजरबन्दमा राखिएका मुशरफलाई प्रहरीले इस्लामाबाद स्थित आफ्नो मुख्यालयमा राखेको छ उहाँलाई शुक्रबार घरबाटै पक्राउ गरिएको थियो उहाँलाई दुई दिनभित्र रावलपिण्ड स्थित आतंकवाद विरोधी अदालतमा हाजिर हुन पनि आदेश दिएको छ पूर्व राष्ट्रपति मुशरफले आफूमाथि राजनैतिक ढंगबाट आरोप लगाइएको दावी गर्नुभएको छ अमेरिकाको बोस्टन शहरमा म्याराथन दौड़का क्रममा भएको बम विस्फोटका एक सन्दिग्ध व्यक्ति प्रहरीसँगको भिडन्तमा मारिएका छन् अमेरिकी जाँच एजेन्सी एफबीआईले म्याराथन दौड़का क्रममा भएको विस्फोटमा संलग्न दुई सन्दिग्धको तस्विर सार्वजनिक गरेको छ तस्विरमा फरार रहेका एकजनाले सेतो बेसबल क्याप पहिरिएको देखाइएको छ प्रहरीले बिहिबार राति अबेर कारको पिछा गर्ने क्रममा भएको गोलाबारीमा सन्दिग्ध एक अपराधी मारिएको जनाएको छ कारमै रहेका अर्का एक सन्दिग्ध अपराधी भने फरार भएको प्रहरीले बताएको छ यति बेला विश्वको ध्यान कोरियाली प्रायद्वीपमा जारी तनावमा केन्द्रित रहेको छ उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिका विरूद्ध भटकाउ वक्तव्य जारी गरेपछि युद्ध हुन सक्ने आशंकाका बीच पेयोङ याङको रणनीतिक गतिविधिलाई दक्षिण कोरिया र अमेरिकाले निगरानी मात्र गरेका छैनन् युद्ध हुन सक्ने अवस्था सिर्जना भएको छ उत्तर कोरियाली इतिहास हेर्ने हो भने ऊ विश्वकै ठूलो सैन्यकृत देश हो उसको राष्ट्रिय नीतिमा सेना पहिले र नागरिक पछि छ कोरियाली प्रायद्वीपमा संकट गहिरिँदो छ आजका पत्र पत्रिकाहरूमा खबर प्रकाशित छ अब खेल खबर अभ्यास खेलमा लगातार चौथो जित सहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण टुङ्ग्याएको छ बर्मुडामा अर्को साता हुने विश्व क्रिकेट लीग डिभिजन तीनको तयारीमा भारत भ्रमण गरेको नेपालले शुक्रबार जयपुर क्रिकेट एकाडेमीलाई एकचालिस रनले पराजित गर्यो उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद विश्वाकरले अर्धशतक बनाएपछि टस जितेको नेपालले पैंतालिस ओभरमा छुट्याइएको खेलमा नौ विकेट गुमाई दुई रन बनाएको थियो ज्ञानेन्द्रले अन्ठाउन्न र शरदले उनासाठी रन जोडे अनिल मण्डल चार कप्तान कप्तान पारस खटका छ पृथ्वी बास्कोटा चार र विनोद भण्डारी एक्काइस रनमा आउट भएका थिए ओपनर सुभाष खकुरेल सहित वसन्त रेग्मी र सञ्जय रेग्मी खाता नखोली आउट भएका थिए जितसँगै भारत भ्रमण टुङ्गियो नेपाली क्रिकेट खेलाडीको आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ र भारतको असमको गुवाहाटीमा जारी पाँचौं जुगल किशोर नेवार नेवातिया स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा दोस्रो दिन छजना नेपाली खेलाडीहरू तीन अङ्कका साथ संयुक्त रूपमा अग्र स्थानमा रहेका छन् जसमा फिडे मास्टर विलम लाल श्रेष्ठ सुजेन्द्र प्रसाद श्रेष्ठ प्रचण्डमान मालाकार मदन कृष्ण कायस्थ पुरूषोत्तम चौलागाई र प्रकाश नेपाल रहनु भएको छ त्यसै गरी फिडे मास्टर मणि समाल केशव श्रेष्ठ नवीन तण्डुकार राजेन्द्र बज्राचार्य र निरज निरौलाले समान साढे दुई अङ्क प्राप्त गर्नुभएको छ लील प्रकाश चन्द तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रेग्मी नेतृत्वको सरकारको हैसियत र संविधान सभा चुनावको सुनिश्चितताको सवाल रेडियो कुराकानी अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला असलामाका समाचार सुन्नुहोस् जन्मेको छ महिनासम्म शारीरिक मानसिक विकासका लागि शिशुलाई आमाको दूध मात्रै खुवाए पुग्छ डाक्टरहरूले भनेका छन् शिशु जन्मेको एक घण्टाभित्रै स्तन चुसाउनु पर्छ र शिशु जन्मेको केही दिनसम्म आमाको स्तनबाट आउने बाक्लो पहिलो बिगौती दूधबाट नै शिशुलाई रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ शिशुलाई छ महिनासम्म आमाको दूध बाहेक अरू खानेकुरा आवश्यक पर्दैन तर छ महिनाभित्रको शिशुले मागे अनुसार आमाले राति र दिउँसो पनि चौबिस घण्टामा कम्तीमा आठ पटक दुध चुसाउनुपर्छ डाक्टरहरू भन्छन् शिशुलाई पालै पालो दुवै स्तन चुसाउने मात्र होइन एक पटकमा कम्तीमा पन्ध्र मिनटसम्म दुध चुसाउनु अनिवार्य हुन्छ शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनुपर्छ तर डाक्टरहरूले भनेका छन् छ महिना पुगेपछि शिशुलाई स्तनपानको साथसाथै पूरक आहार जस्तै सर्वोत्तम पिठोको लिटो नरम खीर जाउलो विभिन्न तरकारी मिसाएर बनाएको राम्ररी मिचेको वा पिसेको सागपात मौसम अनुसारका तरकारी आलु सखरखण्ड पिडालु मासु फलफूल खुवाउन थाल्नुपर्छ स्तनपान सम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ बाल स्वास्थ्य अहिले अभियान वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक सूचना नेटवर्क सिआइएन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन साझा खबरमा अब शान्ति प्रक्रिया र संविधानको कुरा गएको चैत तीसमा उच्च स्तरीय राजनीतिक समिति र सेना समायोजन विशेष समितिद्वारा शान्ति प्रक्रिया सकिएको घोषणा गरिए पनि विभिन्न आयोग गठन नभइकन शान्ति प्रक्रिया नसकिने भन्दै केही नागरिक समाजका अगुवा र कानून व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन् संविधान सत्य निरूपण तथा मेलमिलाप आयोग बेपत्ता छानबिन आयोगको बारेमा कुनै निर्णय नभई घोषणा गरिएको शान्ति प्रक्रियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको हित नहुने उनीहरूको भनाइ छ संविधान सरकार र शान्ति प्रक्रियाको बारेमा साथी दीपक आचार्य नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीसँग कुराकानी गर्दै हुनुहुन्छ यो संविधान निर्माणको चरण पार भइसकेको हुनुपर्थ्यो सत्य निरूपण तथा मेलमिलाप आयोग बनेर बेपत्ताहरूको छानबिन आयोग बनेर त्यसको छानबिन गर्ने प्रक्रियाहरूको आरम्भ पनि अहिले भएको छैन वास्तवमा शान्ति प्रक्रियाको एउटा चरणमा रहेको संक्रमणकालीन न्यायलाई सम्बोधन गर्नुपर्ने जुन विषय हो त्यो विषयलाई चाहिँ छायामा पार्न प्रयत्न गरेको हो कि भन्ने जस्तो बुझिन्छ वास्तवमा यो शान्ति प्रक्रियाले चाहिँ अहिले एकदम अन्तिम रूप धारण गरिसक्यो सक्यो भनेर भन्ने स्थिति चाहिँ छैन निर्वाचनको मिति समेत घोषणा हुन सकेका छैन यो अवस्थामा अब दलहरूले शान्ति प्रक्रिया पुरा भयो भनेर भनेका छन् यो संविधान निर्माण पुरा नभई शान्ति प्रक्रिया पुरा नहुने हो कि के हो संविधान निर्माणको प्रक्रिया नै समाप्त नभइकन चाहिँ शान्ति प्रक्रिया समाप्त भयो भनेर भन्न मिल्ने अवस्थै हुँदैन असंवैधानिक रूपमा बनेको हुनाले यो सरकारले निर्वाचन गराउन सक्दैन भन्ने चाहिँ मतलब के भने एउटा ठुलो एउटा राजनीतिक शक्ति पनि चाहिँ मतलब के भने बाहिर लागिरहेको छ नागरिक समाजले सरकार चाहिँ वास्तवमा चाहिँ मतलब चाहिँ के भने असंवैधानिक रूपमा चाहिँ निर्माण भएको हो भन्ने कुराको आवाज उठाइरहेको छ अब यी सबै मागहरूलाई सम्बोधन नगरिकन अलिकति पनि चाहिँ मतलब के भन्दाखेरि यो सरकारमा बस्नेहरूप्रति संवेदनशीलता भएको जस्तो देखिरहेको छैन अब यो स्थितिमा कसरी यो निर्वाचनको चाहिँ मतलब के भने सुनिश्चितता होला भन्ने कुराहरू चाहिँ वास्तवमा यत्र तरतर्त्र मतलब के भने शङ्का र सन्देहको चाहिँ स्थितिहरू उत्पन्न भइरहेका छन् राष्ट्रिय सहमति गरी संविधान सभाको चुनाव गर्नको लागि अब यो सरकारले सक्दैन अर्को विकल्पको खोजी गर्नुपर्छ अब होइन म अहिले यही पनि भन्दिनँ तर एउटा भनाइ के हो भन्दाखेरि यो सरकारको अध्यक्षता गर्ने अध्यक्ष न्यायिक मूल्य र मान्यता सम्पूर्ण ध्वस्त पारेर गइराख्नु भएको कारणले गर्दा र धेरै जसो राजनीतिक शक्तिहरूले पनि यो प्रश्नलाई गम्भीरतापूर्वक उठाइरहेको स्थितिमा पहिलो शर्त यो चुनावी मन्त्री परिषदका अध्यक्षले प्रधान न्यायाधीशको पदबाट कम्तीमा राजीनामा दिनुपर्छ अनि त्यस पछाडि निर्वाचनका लागि उहाँले अब म चाहिँ निर्वाचनको लागि तयार भएर आएँ निर्वाचनको लागि तपाईँहरू सबैले सहयोग गर्नुहोस् भनेर आह्वान गर्नुपर्छ एकतिर गैर राजनीतिक व्यक्तित्वहरूलाई चाहिँ सत्ता हस्तान्तरण गर्दै जाने अर्कोतिर अब शान्ति प्रक्रियालाई पनि अब टुङ्गा आयो भनेर आफू पन्छिन खोज्ने यस्ता गतिविधि ठुला दलहरूले किन गरिरहेछन् सत्यको खोजी गर्दा कतै आफै आफैमाथि गलपासो त लाग्दैन भन्ने राजनीतिक दलका नेताहरूलाई सायद त्यो डर उहाँहरूभित्र छ होला जस्तो लाग्छ मलाई आयोग पनि पछि बिस्तारै गठन गर्दै जाँदा कसैको पनि ध्यान नजाने गरेर गठन गर्ने अनि शान्ति प्रक्रिया टुङ्ग्यो भनेर हल्ला गर्ने अब अन्तर्राष्ट्रिय रूपमा पनि त्यही हो उद्देश्य अन्तर्राष्ट्रिय कानुनले अपराध मानेका कुनै पनि अपराधमा संलग्न व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय अधिकार क्षेत्र ग्रहण गरेर चाहिँ मतलब कुनै पनि मुलुकले चाहिँ उहाँहरूमाथि मुद्दा चलाउन सक्छ भन्ने कुराको उदाहरण हाम्रै नेपालको कुमार लामा बनिसकेका छन् त्यसकारणले अर्को देशमा गएर त्यसरी बेजतिपूर्ण ढङ्गले अर्काको देशमा गएर न्यायिक कठघरामा उभिनु भन्दा आफ्नो देशको न्याय व्यवस्थालाई सबल र सफल बनाएर त्यहाँभित्र चाहिँ परीक्षण गराउने र गर्ने अवस्था सिर्जना गर्नु चाहिँ बुद्धिमानी हुन्छ भोलि पनि चाहिँ उहाँहरू शिकार बन्ने एउटा अवस्था रहन सक्छ त्यस कारणले गर्दाखेरि त्यतातिर चाहिँ नलाग्नु राम्रो भन्ने लाग्छ मलाई नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की अहिलेको सरकार र संविधान सभा चुनावको विषयमा सिआइएनसँग कुराकानी गर्नुहुँदै अब केही खबर संक्षेपमा काठमाडौँ पेप्सिकोला स्थित युरो इन्टरनेसनल स्कुलका सञ्चालक एवं प्रिन्सिपल रमा भट्टराई माथि हिजो राति गोली प्रहार भएको छ बानेश्वरबाट बा छत्तिस प तेइस छब्बिस नम्बरको स्कुटरमा तर्फ घर फर्कने क्रममा भट्टराईलाई अज्ञात व्यक्तिले साढे आठ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ त्रिभुवन विश्वविद्यालयले यही जेठ तेह्र गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचनका लागि कार्यतालिका तयार गरेको छ व्यापारी संघको मिलोमतोमा लाखौं रुपियाँ राजस्व छलेको अभियोग तातो पानी भन्सारका कर्मचारीमाथि राजस्व अनुसन्धान विभागले छानबिन शुरू गरेको छ विभागले महिना दिन अघि सिन्धुपाल्चोक र काभ्रे प्रहरीले अरण्यको राजमार्गको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाइस मालवाहक कन्टेनर मध्ये उन्नाइसवटाबाट एक करोड छत्तिस लाख राजस्व तिराएको थियो र उपत्यकाको सड़क विस्तारका क्रममा गैर कानूनी रूपमा चौडाईको मापदण्ड घटाइएको पाइएको छ साझा खबरमा अब तस्विरको पालो आज हामीले तस्विर लिएका छौँ कान्तिपुर दैनिकले पहिलो पन्नामा छापेको तस्विर यहाँ केही व्यक्तिहरू नारा जुलुस गर्दै प्रदर्शनमा उत्रिएका छन् दिल्लीमा नेपाली युवतीमाथि भएको यौन दुर्व्यवहारको विरुद्धमा उनीहरू दोषीलाई पत्ता लगाएर कड़ा कारवाही गर्न प्रदर्शनमा उत्रिएका हुन् प्रदर्शनमा महिला पुरुष देखिन्छन् यसै गरी केही साना साना बाल बालिकाहरू पनि देखिन्छन् सबैको हातमा सेता प्ले कार्डहरू देखिन्छन् उनीहरू मुची उठाएर उठाएर नारा जुलुस गरिरहेका छन् भारतको नयाँ दिल्लीमा यौन दुर्व्यवहार गरिएकी नेपाल युवतीलाई भर्ना गरेको सफदरजङ अस्पताल अगाडि दोषी पत्ता लगाएर कारवाही गर्न माग गर्दै हिजो उनीहरू प्रदर्शनमा उत्रिएका हुन् त्यति नै खेर महेश आचार्यले क्लिक खिच्नु भएको तस्विर आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको हो सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित